नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र रिजन अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू अनि यो कार्यक्रम लोक झन्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको यो समय रहने गर्दछ र यो समयमा हामीले लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर छलफल गर्ने गर्दछौँ तपाईँलाई जानकारी दिने गर्दछौँ कहिले कलाकार मित्रसँगको कुराकानी त कहिले नयाँ भाका कहिले पुराना भाका कहिले लोकसङ्गीतको जानकारी कहिले मध्यकालीन समयका भाकाहरू यस्तै यस्तैमा कार्यक्रम लोक झन्कारको एक साता बित्ने गर्दछ आजको बिहिबार बसाई भर्खरै बजारमा आएका नयाँ लोक तथा दोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने बसाइ रहनेछ कार्यक्रमलाई यति बेला सुरुवात गर्न चाहन्छु रामजी खाँड अनि देवी घरतीको सुमधुर आवाजले सजिएको भाका पागल बनी मर्छु यो भाकाबाट म आजको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु तिम्रो मन दुखे जानै देउला मायाले नपुगे पागल बनी मर्छु होला तिमीले छोडी गए हो अपार माया गरेको छु तिम्रै भरमा परेर चितामाथि जल पिया विश्वासघात भए छाती पर्छ तिम्रो मन दुखे जानै बेहुला मायाले नापुगे पगाल पनि मर्छु होला तिमीले छोडी गए हाल्छु पिया विश्वासघात भयो मेरो मायामा विश्वासघात भयो सास पागल बनी मर्छु होला तिमीले छोडी गए हो अपार माया छु तिम्रै भरमा विश्वासघात भए फेर्ने छु मुठी सास पागल पनि छु होला तिमीले छोडी गए अपार माया गरेको छु तिम्रै भरमा परेर जल जल्छु प्रिया विश्वासघात भए मेरो माया चिता विश्वासघात भए माथि जल्छु प्रिय विश्वासघात भए मेरो मायामा विश्वासघात भए अलिकति भावनात्मक कुराहरू बढी समेटिएको थियो यो भाकामा त्यसो त माया प्रेम बिछोड हुँदैमा ज्यानै फाल्नेसम्मका घटना यता कदा चाहिँ सुनिने गर्दछन् तर त्यो वास्तवमा राम्रो पनि होइन र माया प्रेमको धोकाले आफ्नो जिन्दगी खेर फाल्नु एउटा राम्रो कुरा पक्कै पनि होइन यहाँनिर यो गीतले भने त्यस्तै कुरालाई उठाइरहेको छ त्यसो त भावनात्मक कुरा हो माया र पिरतीमा बाजा कसम पनि ठुलै हुने गर्दछन् आकाशको तारा झार्नेसम्मका कुराहरू पिरतीमा हुन्छन् भनेर हामी सुन्नमा पाउँछौँ यस्तै यस्तै वरिपरि भाका घुमिरहेको थियो रामजी खाँड अनि देवी घरतीको सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू सुनिरहनु भएको छ विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र कार्यक्रम लोकझन्कारको विषयमा आज नयाँ भाकाहरूलाई मैले अगाडि बढाइरहेको छु यो क्रमलाई निरन्तरता जारी नै राख्न चाहन्छु भूमिका गिरी अनि विक्रम थापाको आवाजमा लौका चाख्ने मौका देऊ सुनौ यो रमाइलो भाका जो भन साच्यो साइली उति जो भन खर्च जति जो भन साच्यो साइली उति जो भन खर्च मौका यही हो आँटी हाल जसो परे पर्छ तरकारीलाई लौकाल्यो ए आचार के बना नै छेउ तरकारीलाई लौकाले लौका चाख्ने मौका देऊ हे अचार के बनाइ छेउ तरकारीलाई लौकाले नौका चाख्ने मौका देऊ हे अचार के बनाइ छेउ तरकारीलाई लौकाले नौका चाख्ने मौका देऊ हे लौका चाख्ने मौका देऊ नौका चाख्ने मौका देऊ हो भन्छन् बेला हुँदा मेला भैसा हुँदा लाहुल भन्छन् बेला हुँदा मेला यसै गरी हैरान पार्छौ परे पछि फेला मछौला चाहिँ नमानी जान्छ मलाई गाह्रो छ तिर्खा उतातिर धारो छ मनस मलाई गाह्रो छ हे त लागो उतातिर धारो छ मनस मलाई गाह्रो छ हे त लागो उतातिर धारो छ मनस मलाई मनोरञ्जनका लागि सुनो हजुर रेडियो सुनो हजुर टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा र पनि सम्पर्क प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चौक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea eight diet Lipro Metaslim चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप दस केजीसम्म मोटोपन बढाउने बिडिफी कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी हटाउने ल्यान्डकम क्रिम अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर लुक अनुहारको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 पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन पोरपाइटर विश्वनाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी दुःख सुख गाउँ बेसी मेलैमा गाउँ बेसी मेलैमा हिँड्छु म त फुलमै रानी करिमाको खेलैमा बलाम देवी थान बेलटारीमै फुलमै रानी यो दुखी जीवनलाई बिताइरहन पाम नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्छ अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार स्वागत छ एक विश्राम पछिको समयमा तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू अनि कार्यक्रम लोक झन्कारको व्यवसायमा छौँ र व्यवसायलाई तपाईँ विश्वको जुनसुकै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रम लोक झन्कारको आजको व्यवसायमा नयाँ लोक तथा दोहोरी भाकाहरूलाई हामीले स्थान दिइरहेका छौँ ती दोहोरी भाकाहरू मार्फत तपाईँले मनोरञ्जन प्राप्त गर्नुभएको छ भन्ने विश्वासका साथ र अबको क्रममा फेरि पनि एउटा रमाइलो भाका अझ भनौँ सन्देशमूलक नै भन्नुपर्छ प्रकाश कटुवाल र सम्झना लामिछाने मगरको आवाजमा यो रक्सीको गन्ध यो भाका अबको क्रममा तपाईँका लागि Mm, अरूलाई त न around me. Oh, मलाई लाग्छ लाग्छ यो खाएका भाछ भाछ यो रसीको गन्ध खायो छन् यो रसीको गन्ध नै छ लाग्छ यो खाएका भाछ भाछ यो रसीको गन्ध झन्डी टोल्यो राशिको कम्बा रसिकाको मजा नै बेग्लै भन्दा मजा नै बेग्लै काम भन्दा रक्सीको गन्ध र अलिकता एकापट्टिबाट चाहिँ रक्सीको गन्ध राम्रो भएको कुरा अर्कोतिर चाहिँ नराम्रो भएको कुरामा दोहोरी हुँदै थियो र यो अन्तिमसम्म सुन्ने भने यसको निष्कर्ष चाहिँ रक्सीको गन्धबाट चाहिँ मान्छे टाढै रहनुपर्छ भन्ने खालको सन्देश यो भाकामा रहेको छ हामीले यहाँनिर अगाडि बढायौँ यो भाका प्रकाश कटवाल र सम्झना पछाडि मगरको आवाजमा यही भाकाहरू प्रस्तुत गर्दा गर्दै आजको लागि कार्यक्रम लोकझनकारको निर्धारित समय सकिसकेको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा भोलि फेरि कार्यक्रम लोक झन्कारको साईमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धन्यवाद प्रविधिबाट साथ दिने आत्मीय मित्र रिजनलाई धन्यवाद जाँदा जाँदै कुलेन्द्र विकानी पूर्णकला विश्वको आवाजमा हामीले माया लाइसकेका छौँ यसै भाकालाई पृष्ठभूमि अगाडि बढाउँदै तपाईँका लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार कसम खाइसकेका छौँ मायाले मै दिन्छन् दुख्दा मलाई उनी चाहिँ रोइदिन्छन् हामीले मायालाई सकेका छौँ जुनी जुनी हुने गरी चोखो मायालाई सकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ